नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू अनि यो कार्यक्रम अर्पण समर्पण कार्यक्रमका हरेक नवीन श्रृङ्खलाहरूका साथमा हामी उपस्थित हुने गर्दछौँ हरेक दिन दिउँसो दुई बजीको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्मको यो समय रहने गर्दछ र यो समयमा तपाईँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र हामीले बजाउने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णका लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ यति बेला कोही मित्र हुनुहुन्छ भने जानकारी मैले पाएको छु उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सम्झना लामा के छ सम्झनाजीको खबर अनि सम्झनाजीले खाजा खानुभयो भइसक्यो है मेरो पनि भइसक्यो सम्झनाजी के गर्नुहुन्छ तपाईँ बसी बसाइ छ है अनि खोराकतिर के छ पानी परिरहेछ कि घाम लगाइरहेछ कि हुन्छ सम्झनाजी क कसलाई सम्झने आज धन्यवाद हुन्छ सम्झनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार सम्झना लामा आउनुभएको थियो कुराकबाट सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराक साथ भलपानीबाट निरा रुम्बा के छ निराजी खबर अनि कसरी दिनहरू बितिरहेका छन् पछिल्लो समयमा निराजी तपाईँको आवाज एकदमै सानो सुनिरहेको छु मैले हुन्छ क कसलाई सम्झने सम्झना अगाडि बढाउनुहोस् धन्यवाद हुन्छ निराजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार निरा रुम्बा कुराक साथ भलपानीबाट आउनुभएको थियो सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ र यति बेला गीत सुन्ने बेला भएको छ भन्ने इसारा रह्यो र कार्यक्रममा हरेक दिन फरक फरक भाकाहरू फरक फरक गीतहरू हामी राख्ने गर्दछौँ र आजको यो आइतबार श्रृङ्खलामा लोक तथा दोहोरी भाकाहरू अगाडि सार्ने गर्दछौँ रूप पृष्ठभूमिमा भाका घन्किसकेको इसारा मैले पाएको छु आउनुहोस् न यो रमाइलो भाकालाई hacer सास फेर्न गाह्रो भएका कुरा भाकाले उठाइरहेको थियो निकै सुमधुर भाका यो क्रममा सुन्यौँ तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर सुनिरहनु भएको छ अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा जुटिरहेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेका छौँ कोही मित्र आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कोही मित्र सम्पर्कमा हुनुहुन्छ उहाँको आवाज मैले राम्रोसँग सुन्न पाइरहेको छैन फेरि एकपटक स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ देवघाट तनहुबाट के भन्नुभयो सबिना सबिनाजी के छ हाल खबर सुनाउनुहोस् म हराएको छैन नि सबिनाजी यतै छु <laughs> सबिनाजी क कसलाई सम्झने आज क कसलाई सम्झने आज धन्यवाद सबिनाजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार सबिना आउनुभएको थियो देवघाट तनहुबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले कार्यक्रमको यो खण्डमा पाइरहेको छु ढिला नगरिकन उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट यो सुनिरहेको आवाज हो बिर्सेको पटक्कै छैन मात्र नाम बोलेँ मैले यति बेला बिन्दास सुनाउनुहोस् बिन्दासजी कतिको बिन्दासमै भन्दैछन् जिन्दगी बिन्दास नै छ है ए अहिले नि पानी परिरहेछ पदमपुरतिर अहिले चाहिँ रोकियो है क कसलाई सम्झने बिन्दासजीले आज सर्वप्रथम हजुरको लागि धन्यवाद अनि मेरो प्रेम भाइको लागि अनि अङ्कल तमसको लागि अनि बहिनी राममय सरिता फुलमाया अनि रमेश भान्जा अनि साथी बिरबहादुर जिम्नुको लागि अनि भाइ अशोक प्रजल कुमार अनि मेरो घर परिवार अनि पदमपुरबाट अनि सम्पूर्णको लागि सम्पूर्ण हुन्छ बिन्दासजी आउँदै गर्नु होला फेरि छुट्टिन्छु नमस्कार हजुर बिन्दास हुनुहुन्थ्यो पदमपुरबाट सुन्छौँ यति बेला एउटा मिठो भाका सुनो हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था Crystal College Crystal College SLC परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने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 कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकहत्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares parts तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस शैक्षिक क्षेत्रमा भइरहेको गतिविधि सरकारवालासँगको कुराकानी विद्यार्थी अनि अभिभावकलाई सही दिशा निर्देश कार्यक्रम न्यु क्यापिटल शैक्षिक सन्देश क्यापिटल शैक्षिक सन्देश बिहिबार अनि शुक्रबार बिहान साढे सात बजे मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला नभुल्नुहोला अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न कोर्स तथा स्टाफनर्स प्रिपरेशन क्लास अब रिफ्रेस एक्जाक्ट स्टडी सेन्टरमा हाम्रा विशेषताहरू दैनिक तथा साप्ताहिक टेस्ट लिइने मल्टिमिडिया पद्धतिबाट पढाइने निशुल्क पुस्तक उपलब्ध गराइने दक्ष एवं अनुभवी शिक्षकको व्यवस्था साथमा सफ्टवेयर हार्डवेयर लगायत सम्पूर्ण कम्प्युटर कोर्सहरू तथा सम्पूर्ण ल्याङ्ग्वेजका कक्षाहरू सञ्चालन भइरहेको छ एसएलसी दिएर बसेका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था सम्पर्क refresh exact study centre Ratnagar दुई टाढी चितवन फोन नम्बर शून्य पाँच एकसठी तिन सय तिस पाँच बैसठी दुई सय तिरानब्बे leading career to your future life your future life We're listening to our favorite radio station, Radio Arpon, at www.radioarpon.com. And what about you? स्वागत छ तपाईँलाई एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अनि यो कार्यक्रम अर्पण समर्पण हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्मको यो समय रहने गर्दछ र यो समयमा तपाईँका लागि मिठा मिठा गीतहरू राख्ने गर्दछौँ साथमा तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ हामीले बजाउने गीत मार्फत तपाईँ आफन्तजन प्रियजन घर परिवारलाई सम्झन सक्नुहुन्छ साथमा कसैलाई केही सन्देश दिनु छ भने पनि सन्देश दिन सक्नुहुन्छ यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले यहाँनिर पाएँ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भालुमाराबाट रविन गुरुङ सुनाउनुहोस् रविनजी तपाईँको खबर के छ के गर्नुहुन्छ रविनजीले खासमा म यत्तिकै हो घुम्नु जाउँ घुमघाम मात्रै घरतिर केही न केही त होला नि सानोतिनो जब गर्छु हुन्छ रविनजी क कसलाई सम्झने आज रेडियो अर्को परिवारलाई अनि स्पेसली मेरो घर परिवारलाई रविनजी हजुर हुन्छ रेडियो अर्पण परिवार अनि घर परिवार सम्पूर्णको लागि होइन त अहिले भने छुट्टिन्छु नमस्कार रविन गुरुङ आउनुभएको थियो भालुमाराबाट एकजना अन्तिम मित्रसँग कुराकानी गरौँ भन्ने राजको इसारा हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अरुण के गर्नुहुन्छ अरुणजीले टिचिङ पनि गर्नुहुन्छ लगायत अन्य अन्य अरू पनि केही गर्नुहुन्छ सामाजिक सेवा काम पनि गर्नुहुन्छ हुन्छ तपाईँको टिचिङ अनि सामाजिक सेवा सम्पूर्ण ठाउँबाट फलिफाप होस् यही शुभकामना क कसलाई सम्झने मेरो घर परिवार अनि अर्पण युनिट परिवार सबैलाई अनि विशेष गरी अनि तपाईँलाई अनि मेरा प्यारा साथीहरू पाण्डव दिनेश यी साथीहरूलाई अरुणजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार अरुणजी आउनुभएको थियो लोथरबाट सम्पर्कको लागि सम्झना अगाडि बढाउनु भयो आज छजना साथीहरूसँग कुराकानी गरियो हामीले कुराकबाट सम्झना लामा आउनुभएको थियो कुराक साथ भलपानीबाट निरा रुम्बा आउनुभएको थियो देवघाटबाट देवघाट तनहुबाट सबिना आउनुभएको थियो पदमपुरबाट बिन्दास आउनुभएको थियो भालुमाराबाट रविन गुरुङ आउनुभएको थियो त्यस्तै लोथरबाट अरुण आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रम आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रमको व्यवसायलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई पनि हृदयदेखि नै आभार प्रकट गर्दै प्रविधि कक्षबाट यतिन्जेलसम्मको आत्मिक साथको लागि राजुलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रमको व्यवसायबाट बिदा चाहन्छु नमस्कार Bye. कि आइहाल्छु भन्न तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद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 बाङ्गो टेङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्याप